कुनै पल नभेटौँ म यो मन डराउँछ यो मन डराउँछ तिमीलाई कुनै पल नदेखौँ म आँखा रसाउँछ आँखा रसाउँछ तिमी कुनै हुरी आधी न तिम्रो सा भइसको छ हरेमा दिन बिताउन पाऊ तिम्रा खुसीहरू सधैँभरि गुनगुनाउन पाऊ तिम्रो त्यो केसको छ हरेमा बिंबिता यो मन डराउँछ तिमीलाई छ पल देखु म आँखा रसाउँछ आँखा रसाउँछ यो मन डराउँछ यो मन डराउँछ यो आँखा